सुजनलाई त म सोधिनँ तर उहाँले आफै भन्नुभयो मेरो घर गुल्मे जिल्ला तम्घासदेखि दुई सय किलोमिटर टाढा पर्छ अनि म तम्घास कक्षा एघारमा पढ्छु भन्नुभयो मैले अब मलाई यो नम्बरमा फोन नगर्नु भने अनि फोन राखिदिएँ तर मैले त्यति भनेर पनि फोन गर्न छाड्नु भएन उहाँले भाउजूले पनि कति गाली गर्नु भएछ तर के गर्ने सुजनले मान्दै मान्नु भएन त्यसैले म सुजनको साथी बन्न बाध्य भएँ अनि हामी एकअर्कोलाई एउटा असल साथी सम्झे लगातार फोन हुन थाल्यो अनि हाम्रो दुई हजार सडसठी साल जेठ महिनादेखि फोन हुन लागेको थियो मङ्सिर महिनामा मलाई बाबाले मोबाइल पनि किनेर ल्याइदिनु भयो अनि मैले मेरो नम्बरबाट फोन गरेँ सुजनले मेरो बलि चिन्नुभयो राजमिता हो तिमी भन्नुभयो अनि सोध्नुभयो कसको नम्बरबाट फोन गरेँ कि भनेर मैले मेरो नम्बर हो भने सुजन खुसी हुँदै भन्नुभयो अब त हाम्रो लगातार फोन हुने भयो मैले पनि अह भने सुजनले फेसबुक चलाउनुहुन्थ्यो उहाँले तिमीले पनि फेसबुक खुलाउन भन्नुभयो तर मैले म त खुलाउँदैन भनेर भने तर भाउजूले चलाउनुहुन्छ भनेर उहाँलाई भने अनि भाउजूकोबाट हामीले एकअर्काको फोटो राखिदियौँ सुजन एकदमै राम्रो हुनुहुँदो रहेछ म त राम्रै थिइनँ तर सुजनले राम्रो नभए पनि तिमी मलाई एकदमै राम्रो लाग्यो भन्नुभयो अनि सुजनको घरमा बाबा मम्मी अनि एउटा भाइ मात्र हुनुहुँदो रहेछ सुखी परिवार थियो मेरो जस्तो दुखी परिवार त कहाँ हो र उहाँको महेशजी अनि महेशजी हाम्रो फोन हुन लाग्यो म तपाईँलाई लेख्दै जान्छु तिनै यादका कुराहरू भएपछि तपाईँले सुनाउँदै जानुहोस् हाम्रो एउटा असल मित्रताको अनि हाम्रो एउटा असल साथीत्वको सम्बन्ध बिस्तारै प्रेममा परिणत हुन लाग्यो एक दिनको कुरा हो महेशजी सम्भवतः पुष महिना थियो हाम्रो फोन हुन लागेको पनि करिब सात महिना पुरा भइसकेको रहेछ मलाई सुजनले पर्पोज गर्नुभयो अस्मिता जुन दिन तिम्रो बोली सुनेको थिएँ त्यो दिनदेखि नै म तिमीलाई माया गर्न लागेको थिएँ तर मैले तिमीलाई भन्न सकेको थिएन मैले पनि सुजनलाई थाहै नपाएँ मेरो मनमा राखिसकेकी थिएँ माया गर्न लागिसकेकी थिएँ तर म एउटा केटी हो त्यसैले मैले सुजनलाई माया नगर्ने जस्तो गरेर भने के भनेको तपाईँले यो कुरा कसरी सम्भव छ र हजुर सहरको मान्छे म गाउँको हजुर राम्रो मान्छे के हजुरले मेरो मन छोडेको हो सुजनले भन्नुभयो बोबो होइन अस्मिता म तिमीलाई एकदमै माया गर्छु मैले अहिलेसम्म कसैलाई माया गरेको छैन तिमी बाहेक त्यसो त्यसो नभन म पनि गाउँको हो जुन दिनदेखि तिम्रो बोली सुने त्यो दिनदेखि तिमीलाई माया गर्न लागेको थिएँ माया भन्ने कुरा के हो मलाई पनि थाहा थिएन तर आज तिमी बिना बाँच्न नसक्ने भएको छु अस्मिता मलाई निराश नबनाऊ प्लिज मेरो मायालाई बुझ छुट्टिएर तिमीसँग बाँच्न सक्ने भाइ थियो छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए किन तिम्रो मायाको भिख माग्नु पर्थ्यो म त भाग तिमीलाई माया गर्ने मान्छे मत तिम्रो साथ बिना जिउँदै मर्ने मान्छे छुट्टिएर तिमीसँग बाँच्न सक्ने भयो किन तिम्रो मायाको भिख माग्नु पर्थ्यो महेशजी अनि मैले भने अहिले मसँग मायाको नाटक गरेर पछि मलाई धोका दिन पनि त साक्नु हुन्छ नि तर सुजनले भन्नुभयो के भने कि तिमीले मैले त तिमीलाई सुखु माया गरेको छु जिन्दगीमा पहिलोपटक मलाई अरू जस्तो केटा नसम्झ मलाई विश्वास लाग्दैन र सुजनले मलाई एक हप्तासम्म त्यही कुरा मात्र गरिरहनु भयो मैले विश्वास नगरे जस्तो गरेँ मैले पनि त्यही कुरा रातभर सोचिरहन्थेँ उसले मलाई साँच्चीकै माया गर्छ होला त म पनि त उसलाई माया गर्छु उसको मायालाई मैले पर्छ भन्ने मैले सोचेँ आखिर सबैको माया झुटो हुँदैन जस्तो लाग्यो अनि अर्को दिन फेरि सुजनले त्यही कुरा गर्नुभयो मैले तिमीलाई कसरी विश्वास दिलाऊ तिमीले गलत नसोच मैले त तिम्रो मनलाई माया गरेको छु तिमीले केही नसोच मैले तिमीलाई मेरो एक मुठी सास र हुन्जेलसम्म तिमीलाई कहिले मायाको कमी हुन दिने छैन कहिले आँखाबाट एक थोपा आँसु झर्न दिने छैन तर मैले भने तपाईँ मलाई साँच्ची नै माया गर्नुहुन्छ भने एकपटक मलाई भेट्नुहोस् सुजनले भन्नुभयो हुन्छ म भेट्छु तिमीलाई मेरो विश्वास लाग्दैन भने तिमीलाई विश्वास दिलाउनको लागि जे पनि गर्न तयार छु दुई दिनपछि सुजन मलाई भेट्न आउनुभयो हुन त तम्गा शमसपुरदेखि धेरै टाढा पर्थ्यो तर सुजन मेरो घरदेखि दुई घन्टा टाढा आएर बस्नुभयो अनि हामी दुईजना भएर सुजनलाई भेट्न गयौँ अनि मेरो सुजनसँग भेट भयो सुजन जति राम्रो हुनुहुन्थ्यो बोल्नुहुन्थ्यो मान्छे त्योभन्दा बढी राम्रो हुनुहुँदो रहेछ अनि सुजन तम्गास जानुभयो र साँझतिर पुग्नु भएछ अनि मलाई फोन गर्नुभयो म त भर्खर आइपुगेँ तिमीले के गर्दैछौ भन्नुभयो आज म त धेरै खुसी छु सुजन सुजनले भन्नुभयो म पनि धेरै खुसी छु तिमीलाई देख्न पाएर अब त मेरो विश्वास गर आई लभ यु अस्मिता मैले फोन काटिदिएँ म त गाउँकी केटी बढी लजाउँथेँ एसएमएसबाट I love you to Sujan भने अनि सुजन एकदमै खुसी हुनुभयो अनि सुजनले भन्नुभयो हामीले एउटा बाचा गर्नुपर्छ अस्मिता तिमी र म भगवानको मन्दिर अगाडि छौ हामी दुवैजनाको हात एक अर्काको टाउको माथि छ अस्मिता यो जुनी त के हजार जुनीसम्म पनि हाम्रो साथ छुट्ने छैन मैले पनि त्यही भने बरु मर्न परे पनि मार्छु तर म हजुरलाई छोडी अरूलाई सोच्न सक्दिनँ के हजुर मेरो पहिलो माया हो म तपाईँलाई एकदमै माया गर्छु सुजनले भन्नुभयो मैले तिमीलाई संसारभरिको खुसी दिन त सक्दिनँ तर कहिले पनि मायाको काम हुन दिने छैन मेरो मायामा विश्वास गर्नु कहिले पनि शङ्का नगर्नु मैले भने विश्वास छ र त माया गरेकी छु मेरो विश्वासलाई कहिले नटोड्नु है अनि हाम्रो बाह्य झन् झन् झाङ्गिँदै गयो गाडा बन्दै गयो बिस्तारै बिस्तारै मेरो एसएलसी पनि आयो अनि मैले एक्जाम पनि राम्रैसँग दिएँ अनि एसएलसी पछिको खाली टाइम अनि एसएलसी पछिको खाली समयमा सन्धि खर्क कम्प्युटर पढ्न गएँ यसै गरी हाम्रो माया पनि बढ्दै थियो दिनहरू बित्दै थिए महेशजी दिन सँगसँगै रात त बित्ने नै भयो हामी एकअर्को बिना बाँच्न नसक्ने भएका थियौँ त्यसपछि मेरो एसएलसीको रिजल्ट पनि आयो म फर्स्ट डिभिजनमा पास भएछु अनि यो कुरा मैले सबैभन्दा पहिला सुजनलाई भने सुजन पनि टुवेल्भ पास गरी काठमाडौँ पढ्न जानु भएको थियो अनि मलाई सुजनले तम्घास पढ भन्नुभयो तर मलाई घरबाट तम्घास पठाउनु हुने थिएन टुवेल्भ क्लाससम्म त गाउँमा थियो सन्धि खर्क पढ्न जाऊ भन्नुभएको थियो तर मेरो जिद्दीले गर्दा तम्घास पढ्न पठाउनु भयो सुजन पनि काठमाडौँबाट घर आउनुभयो अनि हाम्रो भेट भयो मलाई लाग्थ्यो यो संसारमा धेरै माया गर्ने मान्छे हामी नै हौ अनि म तम्घासमा आएपछि धेरै घरमा आउन थाल्नुभयो म तम्घास आएको पनि छ महिना भएको थियो सुजन काठमाडौँ गए पनि कहिले परिवर्तन हुनु भएको थिएन मेरो जिन्दगीको सबैभन्दा दुःखद दिन रहेछ महेशजी मैले ढाँटेकी होइन झुट बोलेकी पनि छैन दुई हजार सत्तरी साल माघ पन्ध्र गतिको दिन थियो मलाई सुजनले अर्जुन डाँडा जाम भन्नुभयो मैले त्यहाँ नजाम भने सुजनले जिद्दी गर्नुभयो म पनि हुन्छ भने उहाँको बाइक थियो हामी त्यसैमा अर्जुन गयौँ हामीले मन्दिरमा धेरै फोटा खिचायौँ अनि सुजनले भन्नुभयो यदि म पहिला तिम्रो नभई मरेछु भने अर्को जुनी अवश्य पनि तिम्रो हुनेछु मैले भने के भनेको तपाईँले हजुर बिनाको जीवन म कसको लागि बाँच्ने हजुर मरे म पनि मर्छु सुजनले मसँग धेरै त्यस्ता कुरा गर्नुहुन्थ्यो म तिमी बिना एक पल पनि बाँच्न सक्दिनँ म पनि त सुजन बिना कहाँ बाँच्न सक्थेँ र तर मलाई के थाहा सुजनले गरेका ती बाचा झुटा हुन् भनेर अनि मलाई सुजनले एउटा रिक्वेस्ट गर्नुभयो तर मलाई मन परेन म त्यो टाइपको केटी पनि थिइनँ दुई चार वर्षसम्म मलाई कहिले पनि त्यस्तो भन्नुभएको थिएन तर सुजनले फेरि दोहोऱ्याउनु भयो मैले गाली गरेँ तर मलाई भन्दा पहिला त्यो स्वीकार्य थिएन अनि मलाई बिस्तारै बिस्तारै फोन गर्न छाड्नु भयो मैले तिन महिनासम्म उहाँको फोनको प्रतीक्षामा बसेँ कति फोन गरेँ कति एसएमएस गरेँ तर सुजनले रेस्पेक्ट नै गर्नु भएन म पागल जस्तै हुन लागेँ हिजोसम्म तिमी बिना बाँच्न सक्दिन भन्ने सुजन आज मदेखि टाढा भए जस्तो लाग्यो वैशाख महिना थियो एक दिन उहाँको भाइले मलाई फोन गर्नुभयो म सुजनको भाइ अस्मिता दाईको बिहे हुँदैछ हामीले त बिहे नगर्न भनेका थियौँ तर मान्नु भएन दाइले आफै रोजेकी केटी हो यसमा हामीलाई केही दोष नदिनुहोला म केही बोलिनँ मेरा आँखाहरूले आँसु झारिरह्यो बिर्सिदिनु उसलाई सक्नुहुन्छ भने उसलाई बिर्सिदिनुहोस् उहाँको भाइले भन्नुभयो मान्छेको मन बदलिन पो समय लाग्दो रहेछ र